नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघाटसँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा इनार सफा गर्ने क्रममा पश्चिम चितवनको पार्वतीपुर गाविसोडा नम्बर पाँचमा दुई दाजुभाइको मृत्यु भएको छ आज बिहान साढे नौ बजेको समयमा स्थानीय राजु तामाङको समिल अगाडि रहेको इनार सफा गर्ने क्रममा पट्यानी गाविसोडा नम्बर तीन बस्ने पचास वर्षीय लालबहादुर विक र उनका भाइ चौतिस वर्षीय कुमार विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ भाइ कुमारलाई बचाउन जाँदा दाजु लालबहादुरको पनि निसासेर ज्यान गएको स्थानीय अमृत नेपालीले भयो इनार गहिरो रहेको र अक्सिजनको अभावमा उनीहरूको ज्यान गएको अनुमान गरिएको छ यसैबीच भारतीय नम्बर प्लेटको ट्रकले जिपाई ठक्कर दिँदा भरतपुरको आमटारीमा एकजनाको मृत्यु भएको छ मृत्यु हुनेमा भरतपुर नगरपालिका एक ठिमुराका टेकबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ मोगलिनबाट नानगढ आउँदै गरेको एचआर अन्ठाउन्न सत्तरी बत्तीस नम्बरको ट्रकले दिउँसो एक बजेको समयमा आप्टारीमा विपरीत दिशाबाट जाँदै गरेको छ सोह्र चौसठी नम्बरको जिपलाई ठक्कर दिँदा जिपमा सवार गुरुङको मृत्यु भएको हो उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ट्रक र जीप चालक दुवै इलाका प्रहरी कार्यालय नानगढको नियन्त्रणमा रहेका छन् रत्नगर र भरतपुर नगरपालिकामा आजदेखि लामखुट्टेको लार्वा खोजेर र नष्ट गर अभियान सुरु भएको छ डेङ्गु रोगको महामारी फैलन सक्ने भएकाले लामखुट्टेको लार्वा खोजेर र नष्ट गर अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ अभियान तीन दिनसम्म चल्नेछ डेङ्गु गराउने भाइरसले प्रत्येक चार पाँच वर्षमा रूप परिवर्तन गर्ने भएकाले जिल्लाको दुई नगरपालिकामा अभियान सुरु गरेको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो विगत तीन चार वर्षअघि चितवनमा डेङ्गुले महामारीको रूप लिएको थियो त्यतिबेला पाँचजनाले डेङ्गुका कारण ज्यान समेत गुमाउनु परेको थियो रत्नगर भरतपुर नगरपालिकामा करिब एक सय पचासजना स्वयंसेविका तथा स्वास्थ्य कर्मीहरू खटिएको जनस्वास्थ्य अधिकृत शोभाकर अधिकारीले जानकारी दिनुभयो टायर गमला आदिमा जमेको पानीमा डेङ्गु गराउने लामखुट्टे बस्ने हुँदा प्रत्येक नगरवासीको घर घरमा पुगी नष्ट गर्ने र जनचेतनामूलक सन्देश फैलाउने काम गरिने उहाँले बताउनुभयो रत्नगरमा त्रिचालिसजना स्वयंसेविका रत्नगर अस्पतालका कर्मचारी पञ्चकन्या को हेल्थ पोस्टका कर्मचारी रत्नगर दसको नगर स्वास्थ्य केन्द्र र रत्नगर छको नगर स्वास्थ्य केन्द्रका कर्मचारी खटिएका छन् अभियानको पहिलो दिन केही नगरवासीमा जनचेतनाको कमी रहेको र केहीलाई थाहा हुँदाहुँदै पनि व्यवहारमा नउतारेको पाइएको जनस्वास्थ्य अधिकृत अधिकारीले जानकारी दिनुभयो रत्नगर नगरपालिका नजिकै केही स्थानमै त्यस्तो पाइएकाले नगरपालिकाले पनि यसतर्फ चासो दिनुपर्ने उहाँले बताउनुभयो चालु आर्थिक वर्षको साउन यता हालसम्म चितवनमा दुई सय एकतिस जना दुई हजार जनाको रगत परीक्षण गरिएकोमा तीन सय जना डेङ्गुको बिरामी फेला परेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ चितवन जिल्लालाई पूर्ण सरसफाईयुक्त जिल्ला बनाउन पाँच वर्षे रणनीतिक योजना तयार गरिने भएको छ खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले भरतपुरमा गरेको प्रारम्भिक छलफलमा सरसफाईको मापन गरिने सूचकहरू कार्यान्वयन गर्ने विषयमा छलफल भएको छ सबै क्षेत्रमा खानेपानीको पहुँच चर्बी प्रयोग व्यवहार परिवर्तन सुधारेको चुलोको प्रयोग करेसाबारी व्यवस्थापन गोड सुधार जस्ता सूचकहरूलाई कार्यान्वयन कसरी गर्ने भनी योजना बनाउन लागि समितिका संयोजक निर्देशक स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले आधारभूत सुविधालाई विस्तार गर्दै उच्च स्तरको खानेपानी तथा सरसफाई सुविधा सहज रूपले पुर्याउन रणनीतिक योजना बनाउन लागेको बताउनुभयो उहाँले सरसफाईका लागि जिल्लाव्यापी रूपमै पूर्ण आनेबानी परिवर्तनका क्रियाकलापहरू सुरु गरिने जानकारी दिनुभयो समितिका सदस्य सचिव एवं खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चितवनका प्रमुख चक्रपाणी शर्मा आचार्यले आधारभूत खानेपानीको सुविधा सबै गाविसमा पुर्याउन रणनीति योजना बनाइने जानकारी दिनुभयो चितवनका केरा उत्पादक किसानहरूले केरामा लाग्ने रोगको निदान नहुँदा समस्या भएको गुनासो गरेका छन् केरामा गुब कुहिने रोग बढ्दै गए पनि यो समस्या समाधानको उपाय नभेटिएको भन्दै उनीहरूले व्यवसायमै समस्या पर्न थालेको बताएका हुन् चितवनमा सञ्चालित एक गाउँ एक उत्पादन कार्यक्रमको आयोजनामा भएको केरा बगान अनुगमनमा केरा उत्पादक कृषकहरूले एक गाउँ एक उत्पादन कार्यक्रमले भने व्यवसायमा सहयोग पुगेको बताएका छन् केरा व्यवसाय समितिका अध्यक्ष यज्ञ प्रसाद सुवेदीले केरा व्यवसायमा सरकारको सहयोग कम भए पनि एक गाउँ एक उत्पादन कार्यक्रमको माध्यमबाट किसानहरूले केही भए पनि सहयोग पाएको बताउनुभयो नेपालमा करिब कुल मागको सैतिस प्रतिशत केरा उत्पादन हुने गरेको भन्दै उहाँले शत प्रतिशत उत्पादनका लागि यस्ता कार्यक्रमहरूले सहयोग गर्ने बताउनुभयो समितिका सचिव मेघनाथ भट्टराईले केरामा लाग्ने विभिन्न प्रकारका रोगहरूले किसानलाई समस्या भएको बताउनुभयो विभिन्न कारणहरूले व्यवसायमा ठूलो क्षति हुने हुँदा क्षतिपूर्ति निकै कम हुँदा व्यवसायमा अप्ठ्यारो भएको उहाँले बताउनुभयो उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीले एक गाउँ एक उत्पादन कार्यक्रमलाई विस्तार गरेर एक जिल्ला एक उत्पादन तर्फ जिल्ला चितवन उन्मुख हुँदै गएको बताउनुभयो सो क्रममा पूर्वी चितवनको जिरोना पिठुवा पदमपुर सैनपुर लगायतका क्षेत्रमा रहेका किरा बगानहरूको अवलोकन गरिएको थियो अनुगमनमा आँप उत्पादनका लागि एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन भएको सर्लाही जिल्लाका व्यवसाय उद्योग वाणिज्य संघ चितवनका पदाधिकारी विभिन्न सरकारी कार्यालयका प्रतिनिधि तथा केरा व्यवसाय समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो यसैबीच यो वर्ष चितवनबाट बाइस करोड बीस लाख रुपियाँको केरा बिक्री भएको छ केरा व्यवसाय समितिका अध्यक्ष यज्ञ सुवेदीले अहिलेसम्म पन्ध्र हजार मेट्रिक टन केरा बिक्री भइसकेको जानकारी दिनुभयो अझै केरा काट्ने र बिक्री गर्ने क्रम चलिरहेको र आर्थिक वर्षको अन्त्यसम्ममा सैतिस करोड रुपियाँको बिक्री हुने अनुमान गरिएको उहाँले बताउनुभयो परागशेषी किराको संरक्षण गर्न सके खाद्य बालीको उत्पादन बढ्ने सरकारवालाहरूले बताएका छन् विश्व परागसेचन परियोजना रामपुरले सौराहामा आयोजना गरेको पराक्षेचन र पराक्षेचीको संरक्षण सम्बन्धी तालिमको समापन कार्यक्रममा बोल्ने सरकारवालाहरूले यस्तो बताएका हुन् कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजराम अधिकारीले कृषिको भविष्य पराक्षेचीसँग जोडिएको हुँदा यसको महत्व रहेको बताउनुभयो यसको महत्वबारे कृषकहरूलाई बुझाउन सके खाद्य बालीको उत्पादन बढ्ने वातावरण संरक्षण हुने र मानव स्वास्थ्यलाई समेत राम्रो हुने उहाँले बताउनुभयो बढ्दो विषादीको प्रयोगका कारण माटोको उर्वराशक्तिमा रास विकास आएको हुँदा सेचन गर्ने किरालाई असर गर्ने हुँदा विषादीको प्रयोग न्यूनीकरण गर्दै जाने र सेचनको बारेमा जनचेतना फैलाउनु पर्नेमा जोड दिनुभयो कार्यक्रममा रामपुर क्याम्पसका प्राध्यापक डाक्टर रेशम बहादुर थापाले सेचन नहुँदा उत्पादन नहुने भएकाले यसतर्फ किसानहरूलाई जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभयो विषादीका कारण उत्पादनमा कमी आएको हुँदा आइपिएम पद्धतिसँगै सेचनलाई सँगसँगै अघि बढाउनु पर्ने उहाँको भनाइ थियो वातावरणलाई दिगो र सन्तुलित राख्न पराक्षेचनको महत्त्वपूर्ण भूमिका रहने थापाको भनाइ थियो कार्यक्रममा रत्नगर कृषि सेवा केन्द्रका प्रमुख दीपक पौडेल र प्रशिक्षार्थीका तर्फबाट गीता वर्तोला लगायतले मन्तव्य राखेका थिए तालिममा अर्ग्यानिक क्षेत्र आइपिएम मौरी पालक किसान र व्यावसायिक रूपमा खेतीबालीमा लागेका सत्रजना कृषकहरूको सहभागिता रहेको थियो तालिममा प्राध्यापकहरू श्रवण कुमार शाह खेमराज दाहाल बहादुर थापा र परियोजनाका कार्यक्रम संयोजक केदार देवकोटाले पराक्षेचन र पराक्षेची किराको महत्वको बारेमा प्रशिक्षण दिएका थिए तालिम समापन कार्यक्रम विश्व पराक्षेचन परियोजनाका स्टरिङ कमिटिका सदस्य पूर्णदत्त भूषालको अध्यक्षतामा सम्पन्न भएको थियो राज्यले महिलाहरूको योगदानको कदर गर्न नसकेको आज भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्ने सरकारवालाहरूले बताएका छन् महिला लेखक मञ्च डब्लुडब्लुएफ चितवनले आज भरतपुरमा गरेको सामाजिक आन्दोलनमा योगमाएको भूमिका बेसिक अन्तर्क्रिया प्रवचन कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् नेपालको पहिलो महिला युद्धको रूपमा चिनिने योगमाएको स्मरणमा आयोजना गरेको सो कार्यक्रममा बोल्ने वक्ताहरूले देश निर्माणमा महिलाको महत्वपूर्ण भूमिका रहेको तर पछिल्लो समय राजनैतिक दलहरूले महिलाको भूमिकालाई शून्य बनाउन खोजेको समेत आरोप लगाएका छन् मुलुकमा विद्यमान राणा शासन होस् वा सती प्रथा होस् बाल विवाह होस् वा महिलाको अधिकारका सबै कुरा सबै क्षेत्रमा महिलाको उत्तिकै योगदान रहेको तर पछिल्लो समयमा आफूहरू हेलित बन्दै गएको उनीहरूको गुनासो छ राजनैतिक दलहरूले महिलालाई तेत्तिस प्रतिशत भनेर नारामा मात्र सीमित गर्न खोजेकाले अब फेरि महिलाहरू एकजुट हुनुपर्ने सो अवसरमा बोल्ने महिला वक्ताहरूको भनाइरहेको थियो कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले एकमा नेपालकै महिलो महिला पहिलो महिला शहीद भएको तर राज्यले चासो नदिँदा उनी ओजेलमा परेको बताएका छन् Música युवाहरूलाई संगठित बनाएर परिचालन गर्न नसक्दा युवाहरू विदेश पलायन हुने गरेको आज भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन् युवा सशक्तिकरण अभियान चितवनको आयोजनामा आयोजित पत्रकार अन्तर्क्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् राज्यले युवाहरूलाई संगठित गर्दै सही तरिकाले परिचालन गर्न नसक्दा सक्षम युवा पुस्ताहरू पनि विदेश पलायन हुन परेको उनीहरूको भनाइ थियो राज्यले युवाहरूलाई जिम्मेवारी र उद्यमशील बनाउँदै राष्ट्र निर्माणको लाग्नुपर्ने सो अवसरमा बोल्ने वक्ताहरूको भनाइ थियो युवा सशक्तिकरण अभियानका अध्यक्ष आनन्द राउतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्ने वक्ताहरूले अब युवा लक्षित कार्यक्रमहरू युवाहरूबाट नै सञ्चालित हुन आवश्यक रहेको औल्याएका थिए कार्यक्रममा टिका देवी पोखरेल महेन्द्र दुरा अशोक ढुङ्गाना विनिता चापागाई प्रनिसा गुरुङ लगायतले मन्तव्य राखेका थिए वैदेशिक उच्च शिक्षाका लागि अस्ट्रेलिया रहेका र आसपासका नेपालीहरूले दुई सामाजिक संस्थालाई सहयोग गरेका छन् नेपाली अस्ट्रेलियन युथ एसोसिएसनले संयोजन गरी त्यहाँ रहेका नेपालीहरूसँग सङ्कलन गरेको रकम चितवनको संस्थालाई हस्तान्तरण गरिएको हो आज आयोजित औपचारिक कार्यक्रममा घरेलु हिंसाबाट प्रभावित महिला तथा बालबालिका पुनस्थापना केन्द्र आदर्श गृहलाई तीन लाख उनातिस हजार असी रुपियाँ र सड़क बालबालिका पुनस्थापना केन्द्र हाम्रो घरलाई दुई दुई लाख रुपियाँ हस्तान्तरण गरिएको हो सो कार्यक्रममा अस्ट्रेलियामा रकम सङ्कलन संयोजन गर्ने केशव सापकोटा नेपालतर्फ संयोजन गर्ने भानु खरेल लगायतले सहायक प्रमुख जिल्लाधिकारी शिवराम गिलाल मार्फत सम्बन्धित संस्थाका प्रतिनिधिलाई रकम हस्तान्तरण गरेका हुन् आदर्श गृहकी संयोजक मिना खरेल र हाम्रो घरका उपाध्यक्ष उद्योग कुमार पियाले रकम चेक ग्रहण गरेका थिए भरतपुरमा रहेको आदर्श गृहमा घरेलु हिंसा प्रभावित तेइसजना महिला तथा बालबालिका आश्रित छन् भने नारायणगढमा रहेको हाम्रो घरमा एक्काइसजना पूर्व सडक बालक रहेका छन् यस वर्षको शारदा स्मृति पुरस्कार दुई हजार एकहत्तर जनगायक तथा संगीतकर्मी खुशीराम पाकिनलाई प्रदान गरिने भएको छ एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ चितवनद्वारा स्थापित सो पुरस्कार आगामी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 हो रेडियो अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार